बुझाएर नराख है यो मुटुलाई जान देऊ मलाई यो फिक्का आकाशमा उड्न दिनु है मलाई बादलहरू गरिदिए पनि नबोलाउनु है त्यो बाँचिरहे यो पापी संसारबाट कति रुहाउँछौ माया अब चाहिँ न ठाट भन न सहारी त्यो मलाई सम्हाली राखन मलाई बिलाउँदै छु आशा अङ्गाली राखन मलाई हेरी बसे तिमीलाई उसकै अङ्गालोमा बाँधिएको बाटो ढोलाइरहे थियो मुहार चन्द्रमा जस्तो बोलाउन त मान्थ्यो तर आँटे आएन बसिरहन खोजे तर मनले चाहेन संसारका सारा खुसी तिम्रै नाम